बुलबुल एउटा इरानी चरा बुलबुल अब लोकलाई बिउजाउनु छ मैले अब लोकलाई बिउजाउनु छ मैले पहिला आफैलाई जगाउनु छ मैले नजरै पिच्छे म फरक फरक देखिन्छु नजरै पिच्छे म फरक फरक देखिन्छु आखिर सत्य के हो देखाउनु छ मैले पहिला आफैलाई जगाउनु छ मैले जन्मौँदेखि जसको प्रतीक्षामा म थिएँ जन्मौँदेखि जसको प्रतीक्षामा म थिएँ रहेछ आफूमै उठाउनु छ मैले पहिला आफैलाई जगाउनु छ मैले तिमी ऐना बनी मेरो सामु उभिनु तिमी ऐना बनी मेरो सामु उभिनु हेरेर दाग मनको मेटाउनु छ मैले पहिला आफैलाई जगाउनु छ मैले अन्तिम घडीमा त्यो पुरुषोत्तम सम्झिनु अन्तिम घडीमा त्यो पुरुषोत्तम सम्झिनु हेर यति कुरा बताउनु छ मैले अब लोकलाई बिउजाउनु छ मैले पहिला आफैलाई जगाउनु छ मैले रसुवा भोरले घर भई हाल ललितपुरको ग्वारको बस्ती आउनुभएका पुरूषोत्तम पौडेल रसुवाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपशुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले सुमधुर हिन्दी उर्दू गजलका साथ तपाईँले इमेलबाट पठाउनु भएको गजलहरूको वाचन गर्नेछु बुलबुलमा आज मैले पुरूषोत्तम पौडेल रसुवाको गजलबाट बुलबुलको सुरुवात गरेँ मैले यो मात्रै होइन आज उहाँका केही गजलहरू वाचन गर्छु विशेष गरी पुरुषोत्तम रसुवालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म आजको बुलबुलको यो अङ्क सुरुवात गर्दैछु पुरुषोत्तम रसुवा मोटरसाइकल दुर्घटनामा परेर अहिले बिरामी हुनुहुन्छ र खुट्टामा फ्र्याक्चर भएको अथवा भाँचिएको अवस्था छ र प्लास्टर गरेर बस्नुभएको छ निकै समय भइसक्यो मैले फेसबुकबाट पनि देखिरहेको छु भेट्न जान खोज्दा खोज्दै समय अभावका कारणले पुग्न सकेको छैन ललितपुर ग्वार्खोमा उहाँ बस्नुहुन्छ र उहाँले सयमा बसिरहँदा बिरामी सयमा बसिरहँदा बेडमा बसिरहँदाखेरि विभिन्न रचनाहरू गरिरहनुहुन्छ बेला बेलामा मलाई फेसबुकमा पनि पठाइरहनुहुन्छ बुलबुलबाट एउटा गजल प्रस्तुत गर्न चाहन्छु म यो बिरामी भइरहेको बेलामा पनि भन्नुभएको थियो मैले एउटा होइन केही गजलहरू मलाई पठाइदिनुहोस् म एउटा अङ्कमा प्रस्तुत गर्छु भनेर भनेको थिएँ र हाम्रो धेरै अगाडिको कुनै बुलबुलमा उहाँ अतिथिका रूपमा पनि आइसक्नु भएको छ र बुलबुलमा लगायत एकल कविता वाचनमा पनि मलाई धेरै अतिथिहरू पठाइदिनु भएको छ मसँग जोडिदिनु भएको छ सम्बन्ध सेतुको काम गरिदिनु भएको छ डाक्टर घनश्याम नेउपाने परिश्रमी पनि कुनै दिन भेट्न जानुभएको मैले देखेको थिएँ उहाँको बिरामीको लागि र शीघ्र स्वास्थ्य लाभको कामना पुरुषोत्तमलाई गर्दै म पुरुषोत्तम पौडेल रसुवालाई नै समर्पण गर्दै एउटा गजल राख्छु आज भेट्न जान नपाएकोमा क्षमा याचना गर्दै जगजित सिंहको आवाजमा चिठी न कोही सन्देश चिठी न कोही सन्देश हो चिट्ठी न कोई संदेश जाने वो कौन सा देश जहाँ तुम चले चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए जहां इस दिल पे लगा के ठेस जाने वो कौन सा देश जहाँ तुम चले गए हमने न सुनी होगी जाते जाते तुमने आवाज तो दी होगी हर वक्त यही है गम उस वक्त कहाँ थे हम कहाँ तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सा देश तुम चले गए जहां तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सा देश तुम चले आँटेपछि पाइन्छ अरे बहुमानले भने आँटेपछि पाइन्छ अरे बहुमानले भने हर दिन चरणमा परे बहुमानले भने बिहानै उठेर खुब परिश्रम गर्नु बिहानै उठेर खुब परिश्रम गर्नु सुनै सुन पाउनेछौ भरे बहुमानले भने हर दिन चरणमा परे बहुमानले भने असल कर्म तिम्रो यही हो मानव असल कर्म तिम्रो यही हो मानव सधैँ दुखीको सेवा गरे बहुमानले भने हर दिन चरणमा परे बहुमानले भने के लिएर आयो के लिएर जानेछौ के लिएर आयो के लिएर जानेछौ कुबेर पनि रित्तै मरे बहुमानले भने आँटेपछि पाइन्छ अरे बहुमानले भने हर दिन चरणमा परे बहुमानले भने दैलेखको भैरवी घर भई अहिले सुर्खेत वीरेन्द्रनगर बस्दै आउनुभएका यज्ञ विवश कार्कीको गजल थियो यो यसलाई मैले वाचन गरेँ बुलबुल साहित्य एट जीमेल डट कममा अचेल तपाईँहरूले गजल पठाउन थाल्नु भएको छ बुलबुलका लागि हामीले इमेल ठेगाना परिवर्तन गरेका छौँ मैले केही श्रृङ्खला यता भन्दै आएको छु बुलबुल साहित्य एट जिमेल डट कममा मलाई प्राप्त भएको यो एउटा गजल मैले प्रस्तुत गरेर सुनाएँ र अब साङ्गीतिक गजल सुनाउनु अगाडि मसँग अर्को एउटा पनि गजल छ म इनबक्स खोल्दैछु बुलबुलको लागि गजल लेखिएको छ डियर गुराँस पठाउने नाम छ र आरबी ब्याङ्क लेख्नुभएको छ र गजल पठाएको पाँच सय गजल मध्येबाट कस्तो छाने खै भनेर लेख्नु भएको छ पाँच सय गजलमध्ये छानिएको गियर गुराँसको यो गजल यस्तो छ हेलो हजुर नमस्ते हाल खबर के छ अचेल हेलो हजुर नमस्ते हाल खबर के छ अचेल उस्तै छ या प्रगति हुन्छ भन्ने भर के छ अचेल बाध्यता छोरो विदेश रहरले बुहारी सहरमा बाध्यता छोरो विदेश रहरले बुहारी सहरमा दशैं बाहेक गाउँ फर्किन पर्ने कर के छ अचेल उस्तै छ या प्रगति हुन्छ भन्ने भर के छ अचेल बुद्ध हिमाल रुँदैछन् वा आँसु पनि बेचिए बुद्ध हिमाल रुँदैछन् वा आँसु पनि बेचिए आमाको अस्मिता बचाउन चर के छ अचेल उस्तै छ या प्रगति हुन्छ भन्ने भर के छ अचेल बस्ती रित्तीय छन् वनमाराले ढाक्दैछ गाउँ बस्ती रित्तीय छन् वनमाराले ढाक्दैछ गाउँ पिँढीमा बुढा आमा बुबा त्यो घर के छ अचेल हेलो हजुर नमस्ते हाल खबर के छ अचेल उस्तै छ या प्रगति हुन्छ भन्ने भर के छ अचेल आरबी ब्याङ्क ठेगाना लेखिएको र सायद कुनै ब्याङ्कमा काम गर्नुहुन्छ मैले आरबीको पुरा अर्थ छुट्याउन सकिनँ राष्ट्रिय वाणिज्य ब्याङ्क हो कि जस्तो अनुमान गर्छु डियर गुराँसको यो गजल वाचन गरेँ र उहाँले आफ्नो ठेगाना चाहिँ खुलाउनु भएको छैन अब साङ्गीतिक गजल एउटा राख्छु परविन सुल्तानाको स्वरमा हमे तुमसे प्यार कितना ए हम नहीं जानते जिन्दगीदेखि जिन्दगीको हार भइसक्यो जिन्दगीदेखि जिन्दगीको हार भइसक्यो अचानोमाथि अचानकको प्रहार भइसक्यो आजकल मेरी आमा सधैँ भन्नुहुन्छ मलाई आजकल मेरी आमा सधैँ भन्नुहुन्छ मलाई बाबु अब त दुःखसँग पनि प्यार भइसक्यो अचानोमाथि अचानकको प्रहार भइसक्यो बाबा आमा घुमाउरो पारामा भन्छन् बा आमा घुमाउरो पारामा भन्छन् छोरा नाति खेलाउन हतार भइसक्यो अचानोमाथि अचानकको प्रहार भइसक्यो यो दुनियाँ देखेर तिमीलाई देखेर समय देखेर यो दुनियाँ देखेर तिमीलाई देखेर समय देखेर फूल पनि फूल जस्तो छैन पत्थर भइसक्यो अचानोमाथि अचानकको प्रहार भइसक्यो जिन्दगीदेखि जिन्दगीको हार भइसक्यो अचानोमाथि अचानकको प्रहार भइसक्यो सर्केगाड दुई हुम्ला घर भई अहिले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एचए तेस्रो वर्ष अध्ययनरत हुनुहुन्छ नरेन्द्र बुढाथोकी नरिन्द उहाँको गजल वाचन गरे नरेन्द्र बुढाथोकी नरिन्दपछि अब अर्को एउटा गजल मैले सुनाउने बेला भएको छ वाचनकै गजल सुनाउँछु म पुरुषोत्तम पौडेल र सुवाकै गजल वाचन गर्दैछु छल्काउँदै मदिरा घडामा किन आएकी छल्काउँदै मदिरा घडामा किन आएकी डुबाउन मलाई नसामा किन आएकी गाह्रो भयो सम्हाल्न बारम्बार बुझ्नु तिमीले गाह्रो भयो सम्हाल्न बारम्बार बुझ्नु तिमीले बोकेर झन् सुनामी आँखामा किन आएकी डुबाउन मलाई नसामा किन आएकी बन्द गरेँ झ्याल यो दुनियाँ हेरी के गर्नु बन्द गरे झ्याल यो दुनियाँ हेरी के गर्नु बनी पात्र तिमी नै पर्दामा किन आएकी डुबाउन मलाई नसामा किन आएकी आफ्नै खोजी तलासी गर्नु छ कता हराए आफ्नै खोजी तलासी गर्नु छ कता हराए आराधना र नित्य पूजामा किन आएकी छल्काउँदै मदिरा घडामा किन आएकी डुबाउन मलाई नसामा किन आएकी पुरूषोत्तम पौडेलको यो गजल वाचन गरिसकेपछि अब अर्को एउटा साङ्गीतिक गजल राख्छु राजेन्द्र मेहता र निना मेहताको स्वरमा मैले केही समय यता बुलबुलमा बजाउँदै आएको छु धेरैले मन पराउनुहुन्छ मुझसे मिल्ने समाज लाकर ताज महल आना जब आचल रात का लहराए और सारा आलम सो जाए तुम मुझसे मिलने क्षमा जलाकर ताजमहल में आ जाना तुम मुझसे मिलने क्षमा जलाकर ताजमहल में आ जाना जब आंचल रात का लहराए तन्हाई है जागी जागी सी माहौल है सोया सोया हुआ जैसे के तुम्हारे ख्वाबों में खुद ताज महल हो खोया हुआ हो ताज महल का ख्वाब तुम्ही ये राज ना मैंने पहचाना तुम मुझसे मिलने क्षमा जलाकर ताज महल में आ जाना जब आंचल रात का लहराए अंधियारे में बस एक झलक दिखला जाना तुम मुझसे मिलने क्षमा जलाकर आज महल में आ जाना जब आंचल रात का लहराए और सारा आलम सो जाए तुम मुझसे मिलने क्षमा जलाकर ताजमहल में आ जाना तुम ताजमहल में आ जाना तुम ताजमहल में आ जाना तुम बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल हरेक पल रमाउँदै बस्छौँ लाग्छ तिमीसँगै हरेक पल रमाउँदै बस्छौँ लाग्छ तिमीसँगै श्रृङ्गारमा सजाउँदै बस्छौँ लाग्छ तिमीसँगै एक पल पनि टाढा हुन मान्दैन मन तिमीबाट एक पल पनि टाढा हुन मान्दैन मन तिमीबाट रिसाउँदा फकाउँदै बस्छौँ लाग्छ तिमीसँगै श्रृङ्गारमा सजाउँदै बस्छौँ लाग्छ तिमीसँगै दुःख सुख बाँड्दै हामी दिनरात सँगै दुःख सुख बाँड्दै हामी दिनरात सँगै अप्ठ्यारोमा सघाउँदै बसौँ लाग्छ तिमीसँगै श्रृङ्गारमा सजाउँदै बसौँ लाग्छ तिमीसँगै जिन्दगीका आगामी ती पलहरूमा हाँस्दै खेल्दै जिन्दगीका आगामी ती पलहरूमा हाँस्दै खेल्दै मधुरस चखाउँदै बसौँ लाग्छ तिमीसँगै श्रृङ्गारमा सजाउँदै बसौँ लाग्छ तिमीसँगै हेर्नेलाई सुन्दर लागोस् टिपोस या ढुङ्गा हानोस् हेर्नेलाई सुन्दर लागोस् टिपोस या ढुङ्गा हानोस् फुल्दै अनि फलाउँदै बसौँ लाग्छ तिमीसँगै श्रृङ्गारमा सजाउँदै बसौँ लाग्छ तिमीसँगै कस्तो होला जिन्दगी यो पुरुषोत्तम जानुन् सबै कस्तो होला जिन्दगी यो पुरुषोत्तम जानुन् सबै उत्सव झै मनाउँदै बसौँ लाग्छ तिमीसँगै हरेक पल रमाउँदै बसौँ लाग्छ तिमीसँगै श्रृङ्गारमा सजाउँदै बसौँ लाग्छ तिमीसँगै पुरूषोत्तम पौडेल रसुवाको गजल मैले वाचन गरेँ भोरले रसुवा उहाँको घर हो र फेरि बुलबुलमा तपाईँलाई स्वागत गरेँ आज म उहाँका केही गजलहरू वाचन गर्दै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिरहेको छु बुलबुल मार्फतबाटै बुलबुलमा गजलकारका रूपमा पनि आउनुभएको छ अतिथि बनेर र केही गजलहरू पनि पठाउनु भएको छ र बुलबुलको शुभचिन्तक र सम्बन्ध सेतुको काम गर्नुभएको छ कतिपय अतिथिहरूसँग र त्यसैले पनि आज मैले उहाँका केही गजलहरूलाई ठाउँ दिएको छु बुलबुलमा अब मसँग फेरि बुलबुल साहित्य एट जिमेल डट कममा प्राप्त एउटा गजल छ हेमराज पाठक हेम जिज्ञास पाठक लेख्नुभएको छ किआई सिंह गाउँपालिका डोटी लेख्नुभएको छ ढुङ्गाकै झुपडी छ आँखा अगाडिको तस्विरमा ढुङ्गाकै झुपडी छ आँखा अगाडिको तस्विरमा किन जानु पर्यो त्यही ढुङ्गा पुज्न मन्दिरमा पैतालाले बालुवा कुल्ची हिँड्नेहरूको पैतालाले बालुवा कुल्ची हिँड्नेहरूको एक सरको चप्पल लगाउनु छैन जन्जिरमा किन जानु पर्यो त्यही ढुङ्गा पुज्न मन्दिरमा हिँड्थे पत्थर फुटाएर हिरा खोज्नमा हिँड्थे पत्थर फुटाएर हिरा खोज्न म आफ्नै वेदना लुकाएर हाँसो बेच्दै पीरमा किन जानु पर्यो त्यही ढुङ्गा पुज्न मन्दिरमा गरीबको चुलोमा मिठो मसिनो पाक्न पनि गरीबको चुलोमा मिठो मसिनो पाक्न पनि कस्तो समाज भेटी चढाउने मुखियाको शिरमा ढुङ्गाकै झुपडी छ आँखा अगाडिको तस्विरमा किन जानु पर्यो त्यही ढुङ्गा पुज्न मन्दिरमा सिंह गाउँपालिका डोटीका हेम जिज्ञास पाठकको मैले यो गजल वाचन गरेपछि अब मिताली सिंहको आवाजमा यो गजल रातको प्रहरमा सुन्न निकै मिठो लाग्छ मलाई आँख जब बन्द किया आँख जब बंद किया करते हैं आँख जब बंद यहाँ त दिल किनिन्छन् बेचिन्छन् छुरा बनाएर यहाँ त दिल किनिन्छन् बेचिन्छन् छुरा बनाएर उनी पनि गैन हजुर आज मुटु टुहुरा बनाएर जसले जे भन्यो उसैमा विश्वास गर्ने दोषी तिमी जसले जे भन्यो उसैमा विश्वास गर्ने दोषी तिमी लाउँछन् असफल बनाउन दुनियाँ कुरा बनाएर उनी पनि गैन हजुर आज मुटु टुहुरा बनाएर सिन्दुर लायो अरू कसैको तिलहरी लायौ तिमीले सिन्दूर लायो अरू कसैको तिलहरी लायो तिमीले भनेर मेरो बिहे भयो हातमा अर्कैको चुरा बनाएर उनी पनि गइन् हजुर आज मुटु टुहरा बनाएर मैले शरीर तरबारको धारमा हजुर उनेर हिँडेथे मैले शरीर तरबारको धारमा हजुर उनेर हिँडेथे बसिन बाटो छेकी दो बाटोमा दुनियाँ सुरा बुराएर उनी पनि गइन् हजुर आज मुटु टुहरा बनाएर रहर बगरमा जलायो इरादाले जिउँदो मन भए नि रहर बगरमा जलायो इरादाले जिउँदो मन भए नि उनी गैन आफ्नो असीमित रहर पूरा बनाएर यहाँ त दिल किनिन्छन् बेचिन्छन् छुरा बनाएर उनी पनि गैन हजुर आज मुटु टुहुरा बनाएर नारायण सिटौला इरादा उहाँको नाम नुवाकोट भद्रुटार उहाँको घर लेख्नु भएको छ गजल वाचन हुन्छ भन्ने प्रतीक्षामा छु योभन्दा अगाडिको नारायण सिटौला नाजुकबाट आएको गजल वाचन गरिदिनु भएकोमा हार्दिक धन्यवाद भनेर रेडियो उज्यालोप्रति र बुलबुल कार्यक्रमप्रति उहाँले धन्यवाद प्रकट गर्नुभएको छ हाम्रो तर्फबाट पनि धन्यवाद नारायण सिटौलाजी लेख्दै गर्नुहोला यसै गरी युनिकोडमा लेखेर बुलबुल साहित्य एट जीमेल डट कममा पठाउनुभयो भने जो कसैको गजल पनि हामीले कोसिस गर्दै गरेको नयाँ व्यक्तिलाई पनि ठाउँ दिन्छौँ र गजल भयो कि भएन पनि भनिदिन्छौँ धेरै धेरै धन्यवाद नारायण सिटौलालाई र यो सँगै अब अर्को एउटा साङ्गीतिक गजल राख्छु गुलाम अलीको आवाजमा ओ कैसी पागल लड्की थिए रातों को रातों को उठ उठ कर खाबों का कसम करती थी रहा तेरे झोंकों में झोंकों में नींद के गहरे झोंकों में हो नींद के गहरे झोंकों में चलने का तस्वुर करती थी वो ऐसी पागल लड़की थी वो ऐसी पागल झड़के बेमानी मौसम में पत झड़के बेमानी मौसम में पत झड़के बेमानी मौसम में फूलों का तस्वुर करती थी करती ऐसी पागल सामग्रीहरू तपाईँले पठाउनुभएका सामग्री पुरुषोत्तम रसुवाका केही गजलहरूको वाचन र त्यसै गरी साङ्गीतिक हिन्दी उर्दू गजलहरू सुनाउँदै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब छुट्टिने बेला भएको छ हामीलाई पत्राचारको लागि बुलबुल साहित्य एट जीमेल डट कम अर्को दिन फेरि भेटघाट हुनेछ उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तुता अच्युत घिमिरी बुलबुल अब पुरुषोत्तम रसुवाको एउटा गजल वाचन गर्दै विदा हुन्छौं ए मुर्दाहरू हो चिहानबाट उठ ए मुर्दाहरू हो चिहानबाट उठ उज्यालो भइसक्यो ओछ्यानबाट उठ बुद्धत्व प्राप्ति नै हाम्रो उद्देश्य हो बुद्धत्व प्राप्ति नै हाम्रो उद्देश्य हो छोडी यो शास्त्रीय रथानबाट उठ उज्यालो भइसक्यो ओछ्यानबाट उठ फेरि आउँदैन मौका जागृतिको फेरि आउँदैन मौका जागृतिको उठ्नै नदिने यो बथानबाट उठ उज्यालो भइसक्यो ओछ्यानबाट उठ छोड प्रतिस्पर्धा आफ्नो कायरताको छोड प्रतिस्पर्धा आफ्नो कायरताको हार्ने या हराउने मैदानबाट उठ उज्यालो भइसक्यो ओछ्यानबाट उठ सुनको अक्षरले लेखिन्छ तिम्रो नाम सुनको अक्षरले लेखिन्छ तिम्रो नाम पुरूषोत्तम जस्तै इन्सानबाट उठ ए मुर्दाहरू हो चिहानबाट उठ उज्यालो भइसक्यो ओछ्यानबाट उठ बुलबुल एउटा इरानी चरा बुलबुल